ભાવવો तिमीले जिउने बहाना तिमी छौ कहाँ खै कहाँ छ तिमी बिना रित्तो लाग्छ शहर सहर शून्य लाग्छ तिमी बिना रित्तो लाग्छ ficavo मेरो जीवन तिम्रो यादमा रितिएको मन फिक्का फिक्का भो कस्तो थोरै आशा